पनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोकभाकाको एउटा नवीनतम श्रृङ्खलामा प्राविधिक कक्षबाट मलाई साथ मिलिराखेको छ विष्णुजी र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबारको बसाइमा आजको यो मङ्गलबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम रोजाइमा लोक भाका तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनु पराउनुभएका लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ काठमाडौँबाट राधा राधाजी के गर्नुहुन्छ तपाईँ बसी बसौ अनि खाजा खानुभयो कि नै हाम्रो पनि भइसक्यो भन्नु पऱ्यो अनि कस्तो लागिरहेछ राधाजीलाई साउन साउन चाहिँ कस्तो लागिरहेछ राधाजीलाई भनेको मैले राम्रै लागिरहेछ है हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ हुन्छ सम्झना सन्देश को कसको लागि राख्न चाहनुहुन्छ हुन्छ धन्यवाद हजुर हुन्छ राजाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार तिमले पायो पायौ ताली र मै मैले पाएँ गाली र बदनामी मायाको जगबासाल्यौ सैले पहिरो पनि खसाल्यौ सैले चर्चा धेरै छ छुटेपछि हामी तिमीले पायौ मैले पाएँ गाली र बदना वर्ष धेरै चल्यो छुटेपछि हामी निकै नै मर्मेश्वरसी लोकदोरी भएका थियो काठमाडौँबाट आउनुहुने राधाजीले रोजेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुम्रोजबाट सुनिता सुनिताजी के कसरी बिताइरहनु भएको छ दिनहरू बसी बस है अनि खाजा खानुभयो कि नै हाम्रो भइसक्यो किन आज यति ढिला सुनिताजी हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ कुन गब्बेरी भाका रोज्न चाहनुहुन्छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ सुन्दरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार भाग्यमा गाइका लेखेको रहेछ मेरो भाग्यमा गाइका लेखेको पछि त दिन दिनै भयो देख्नै पर्ने मन मनै रहर जाग्यो उनकै सुँगो भर्ने तिम्रै हुन यो धरतीमा पहिला टेकेको तिम्रै हुन यो धरतीमा पहिला टेकेको रहेछ मेरो भाग्य अर्पण एक से चार थोपलो पांच मेगा हार्ट यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकफाकाको एउटा नवीनतम श्रृङ्खलामा कार्यक्रम रोजाइमा लोकफाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो मङ्गलबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ अपरान्ह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँ वनपाका गर्दा मेलापात गर्दा गुनगुनाउने लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ तपाईँलाई लोक आफूलाई मनपर्ने लोकदोरी भाका रोजेर आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ आज विशेष गरी ईद रहेको छ आफ्ना साथी भाइ इष्टमित्रलाई ईदको शुभकामना पनि दिन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस मलाई प्राविधिकबाट विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको छु तपाईँकै लोकसङ्गीतको सहायत्री दिवस मगर र कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायलाई सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुनेछ W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा हराएर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको एउटा नियम रहेको छ कार्यक्रम रोजाइमा लोक भाका चाहिँ तपाईँले रोज्नु भएको लोकदोरी भाकालाई हामी बजाउने गर्छौँ कार्यक्रम रोजाइमा लोक भाका अनि तपाईँले आफूलाई मनपर्ने लोकदोरी भाका रोजेर आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँ वनपाका गर्दा मेलापात गर्दा गुनगुनाउने लोकदोरी भाका रेडियोमा बजिराख्दाखेरि मलाई पनि यस्तै लोकदोरी भाका रोज्न मन लागेको थियो भनेर सँगै गुनगुनाउने लोकदोरी भाकालाई आज हामी कार्यक्रममा स्थान दिन्छौँ तपाईँ आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ मैले अघि पनि भनिराखेको छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ धेरै मित्रहरू त टेलिफोन सम्पर्कमा आउने कोसिस गर्छ तर मसँग कुराकानी नभई बिचै बाटो बिदा भएर जानुहुन्छ धेरै मित्रहरूसँग मैले कुराकानी गर्दा गर्न खोज्दा खोज्दै पनि प्राविधिकमा थोरै गडबडको कारणले धेरै मित्रहरूसँग कुराकानी हुन नपाए सम्बन्ध हुनु हुनुपर्दा निकै नै नरमाइलो लाग्छ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय जम्मा साताको दुई दिन आउने गर्छ मङ्गलबार र बिहिबारको बसाइमा कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायभरि तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाउनेछौँ तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनु भएका कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा अब पालो तपाईँको रहेको छ लोकदोरी भाका रोज्ने तपाईँलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि के भन्नुभयो सुनम तामाङ सोनामजी खाजा खानुभयो तपाईँले भइसक्यो है अनि आज कुन भाका रोज्न चाहनुहुन्छ फुल फुलेर पाले भयो अनि तपाईँले रोज्नु भएको भाकाका कसलाई सुनाउन चाहनुहुन्छ नि धन्यवाद हजुर कुमार अङ्कल सनक बहिनी पार्वती खुबो बोलो सुनाउन चाहन्छु बाजे बज्यो सलाम भने चिने नची जम्मू हुन्छ सलामजी कार्यक्रममा आउँदै गर्नुहुन्न अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार तिम्रो रूपले होस् पनि हरायो आँखै मार्ने जस पनि हरायो फुलेर पायाले भयो फुल फुलेर पायाले भयो आधी जोबन हाँस खेलमै गयो आधी जो रोजेर पयाँलाई भयो कुराकबाट आउनुहुने सोनम तामाङले आफ्नो रोजाइमा रोजेर गइसक्नु भएको छ एक लोकदोरी भाकालाई कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बाटी के भन्नुभयो सन्जु तामाङ है अनि सन्जु चाहिँ के गर्नुहुन्छ तपाईँ बसी बस्यो है अनि खासा खानु भयो कि नै खाइसक्नुभयो भयो आज कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भाका रोच्न चाहनुहुन्छ तिजको नयाँ भाका रोच्न चाहनुहुन्छ है हुन्छ आफूले रोजेको नोकदोरी भाका मार्फत तपाईँको कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ पदमपुरबाट आउने अञ्जना घलान दिदीलाई हजुर अनि धादिङवासी सबैलाई अनि मकनपुर हुने मेरा बहिनी चरी चरी तामाङ अनि केदार तामाङ अनि कमला तामाङ अनि निर्मला तामाङ अनि मेरो बुवा मम्मीलाई अनि मेरो घर परिवारलाई अनि मेरो जोनिसा तामाङ शान्ति तामाङ अनि सुशीला तामाङ हुन्छ सन्जयजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार हस् धन्यवाद कति मिठो गाएको मगर भाषामा नमस्तेलाई झरले भाइ से से से नाचेर लाउन यो सुरिलो कलाको सुरले एमता से कति मिठो गाएको सिरसाना म्युजिकबाट गीत बजारमा आएको मन्दिर कलाले कति मिठो गाएको मगर भाषामा नमस्तेलाई झर्ने एमर्जा से से से भाइ नाचेर लाउँदा यो सुरिन कलाको सुरले एमर्जा से से से भाइ नाचेर लाउँदा यो सुरिलो कालाको सुरले यो सुरिलो कालाको सुरले यो सुरिलो कालाको सुरले मगर भाषामा नमस्तेलाई झोरले निकै नै रमाइलो तिज लोकदोरी भाका थियो कार्यक्रममा कुराकबाट आउनुहुने सञ्जु तामाङले रोज्नु भएको थियो यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो काठमाडौँबाट राधा कुम्रुजबाट सुनिता कुराकबाट सुनम तामाङ कुराकबाट सन्जु तामाङ फोन गर्ने मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्दै यति दिनसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि प्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम रोजाइमा लोकभाकाको यो श्रृङ्खलाबाट उजिल पर्छु नमस्कार यसपालि तिज मनाउने भयो अर्कै पाराले सेन्जामा झन्झोडी नै आऊ भन्दैछन् साराले यसपालि तिज मनाउने भयो आँखै पाराले स्याङ्जामा छन् जडी नै आऊ भन्दै संसाराले मगर भाषामा नमस्तेलाई झरले ए मजा से से से भाइ नाचेर लाउन यो सुरिलो कलाको सुरले ए मजा से से भाइ नाचेर लाउन गाउँ घर समाजको दर्पण सुन्नु